नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोक झन्कारमा प्रविधि कक्षका आत्मीय मित्र राज अनि म छु तपाईँकै लोक मित्र रामु आचार्य कार्यक्रम लोक झन्कार हामी हरेक दिन बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्मको यो समयमा लिएर आउने गर्दछौँ र यो समयमा रहेर तपाईँका लागि लोक सङ्गीतका विविध पाटोहरूमाथि रहेर जानकारी दिने गर्दछौँ कहिले कलाकार मित्रसँगको कुराकानी त कहिले नयाँ भाका कहिले पुरानो भाका कहिले मध्यकालीन समयका भाका त कहिले लोकसङ्गीतका विविध पाटोहरूमाथिको जानकारी आजको यो शुक्रबार व्यवसाय लोकसङ्गीतको जानकारीमूलक बसाइ रहने गर्दछ व्यवसायमा लोकसङ्गीतमा भएका हलचलहरू र लोकसङ्गीतको क्षेत्रमा भएका परिवर्तन उतार चढावहरू हामीले प्रस्तुत गर्ने गर्दछौँ सुरुवातमा एउटा भाका सुन्छौँ त्यो भाका लगत्तै यो साता लोकदोहोरी क्षेत्रमा के कस्ता उतार चढावहरू आए के कसरी लोकदोहोरी क्षेत्र अगाडि बढ्यो लोक तथा दोहोरी क्षेत्रको समग्र कुराकानी हामी अगाडि बढाउनेछौँ तपाईँ विश्वको जुनसुकै कुनामा रहेर पनि W W W dot radio Arpan dot com dot NP मार्फत यो आवाजलाई सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा जुनसुकै कुनामा रहेर पनि रेडियो अर्पणलाई सुनिदिनु हुने सम्पूर्ण दाजुभाइ दिदीबहिनी हरूलाई मिठो सम्झना अगाडि बढाउन चाहन्छु परदेशिएका दाजुभाइ दिदीबहिनीहरूलाई पनि सम्झना यति बेला र यति बेला पृष्ठभूमिमा भाका बजेको छु यो भाका सुन्छौँ यो भाकापछि विविध जानकारीका साथमा उपस्थित हुनेछौँ Thank पाएको मान्छे सौसानी काकाले पानी पल्लोको थाहा पाएको आएको म परिवार पार पाएको मान्छे सौसानी पाएको मान्छे सौसानी पाएको तपाईँलाई पुनः स्वागत गरेँ अब भने लोकसङ्गीतको क्षेत्रमा भएका विविध जानकारीहरू अगाडि बढाउँ धौलागिरी अञ्चलवासीहरूलाई कस्तु पन्तले दसैँमा कोसेली दिने भएका छन् त्यसो त पछिल्लो समयमा जति पनि कलाकारहरू छन् उनी कलाकारहरूले आफ्नो जन्मस्थानको आफ्नो अञ्चलको आफ्नो जिल्लाको गीत बढी मात्रामा अगाडि ल्याएको हामीले पाइरहेका छौँ चाहे केही समय अगाडि विमल राज छेत्रीले पर्वतको विषयमा गीत निकालेका थिए त्यस्तै अन्य धेरै जिल्लाका कलाकारहरूले आफ्नो जिल्लालाई समेटेर गीत बनाइसकेका छन् जस्तै भनौँ मिलन लामाले चितवनलाई समेटेर धेरै भाकाहरू तयार पारिसक्नु भएको छ साइकल चढेर आउ घुम्न निर्माया टाढी झरेर लगायतका यसै क्रममा कस्तो पन्तले धौलागिरीवासीलाई दसैँमा कोसेली दिनुभएका छन् भिन्न खालको लोकधोरी गीत मार्फत माया प्रेमकै कथालाई कस्तो पन्तले मातृभूमि र बाल्यकाल बिताएको ठाउँमा समर्पित गर्ने भएका छन् सयौं लोक तथा दोहोरी गीतले बाजी मारिसकेका कस्तु पन्तले हामीलाई जानकारी दिएका छन् दसैँमा निस्कने गीतले विशेषतः धौलागिरीवासीको मन छुनेछ उनले थपे गीतले गण्डकी लुम्बिनी धौलागिरीको प्रतिनिधित्व गर्नेछ लोकगीतहरू धेरै यिनै क्षेत्रमा चल्ने हुँदा त्यहाँका जनजीवनलाई सम्बोधन गर्ने गरी गीत बनाएको उनको भनाइ छ नाम र ठाउँ विशेष भए पनि गीतले मुलुकभरका श्रोताहरूलाई सम्बोधन गर्ने पनि उनको दावी रहेको छ साथ साधना क्रिएसन मार्फत बजारमा आउन लागेको गीतको उन्वारण भइसकेको भने छैन पछिल्लो समयमा केही श्रेष्ठाले लोकगीतमा पप र आधुनिकको गन्ध मिसाएर आलोचना खेपिरहेका बेला मूलधारका सङ्गीतलाई पछ्याउँदै आएका कस्तु पन्तले ठेट झर्रा शब्द र भाका समितिको गीत लाउन लागेका हुन् विष्णु माझी कस्तु पन्तको स्वरमा गीत बजारमा आउने भएको छ गीत रेकर्डिङ भइसकेको छ लय शब्द कस्तु पन्तको आफ्नै रहेको छ गीतले सिआरपिटी राख्न चाहनेहरूका लागि न्याय गर्ने पन्तको भनाइ छ तीज सकिए लगत्तै यो गीत बजारमा आउने पनि कस्तु पन्तले जानकारी दिएका छन् हामीले यति बेला जानकारी गरायौँ कस्तु पन्तले आगामी दसैँमा धौलागिरीवासीलाई दिने कोसेलीको विषयमा धौलागिरीको विषयमा उनले लेखेको गीतको विषयमा र यति बेला कुराकानी गरौँ नजिकिँदै रहेको तिजको यो तिजको अवसरमा धेरै गीतहरू बजारमा आइरहेका छन् धेरै गीतहरू मार्फत बजार तातिसकेका छन् यसपालिको तिजमा करिब डेढ सय भन्दा बढी गीतहरू बजारमा आइसकेका छन् आजका दिनसम्म र अझै आउने क्रम जारी नै रहेको छ कलाकारहरूलाई राष्ट्रका सम्पत्ति गौरव गहना र संस्कृतिका धरोहर निधि आदि इत्यादि भन्ने गरिन्छ कला र संस्कृति राष्ट्रको पहिचान भएकाले यस्तो आलङ्कारिक उपाधिप्रति कमैको विमति रहने कुरा पनि भएन तथापि कसैको जुन विमति पनि रहेको छैन अहिलेसम्म तथापि सूचना र सञ्चारको एक सशक्त माध्यम भइकन पनि कलाकारिता क्षेत्रमा नियम गर्ने निकाय र आचार संहिता नभएकै कारण कलाकारहरूले सांस्कृतिक परम्परा धार्मिक पारिवारिक एवं सामाजिक मर्यादा शिष्टता र नैतिकता जस्ता संवेदनशील विषयमा अधिकतम सीमा नागिरहेको आवाज पनि भइरहेको छ बेला बखत कतिपय गीतका शब्द वा दृश्यहरूका विषयमा लिएर विभिन्न किसिमका मत प्रकट हुने सञ्चार संस्था स्वयंले प्रसारणमा बन्देज लगाउने सम्मका घटनाहरू हुने गरेको भए पनि यस्ता विवादास्पद विषय सर्वमान्य नजिरको रूपमा स्थापित भने हुन नसकेको स्थिति छ विशेष गरी आफूलाई लोक परम्परा र संस्कृतिको धरोहर ठान्ने लोकदोहोरी क्षेत्रका कतिपय स्रष्टा कलाकारहरूले आफ्नो प्रस्तुतिको माध्यमबाट वास्तविक नेपाली लोक परम्परा र संस्कृतिलाई कुरूप बनाउने काम गरिरहेका छन् जसको ज्वलन्त उदाहरणको रूपमा तीज आउनुभन्दा दुई महिना अगाडिदेखि नै बजारमा आएका तीजका गीतहरूलाई लिन सकिन्छ विगतमा निर्लज ढङ्गका र अतृप्त यौन कुण्ठाले भरिएका उच्छृङ्खल गीत गाएर चर्चामा रहँदै आएकी अविवाहित गायिका कोमल ओलीले यसपटक आराध्यादेव शिवजीसँग माया पिरिम भएको र श्रीमती बन्न आतुर रहेको गीत बनाएकी छिन् स्टेजमा होटिङ आउँदैमा उनका यस्ता गीतलाई उत्कृष्ट मान्न भने पक्कै पनि सकिँदैन समाजलाई त्यो गीतले कुन दिशातर्फ लैजाँदैछ समाजलाई कुन दिशातर्फ डोराउँदैछ यो कुरा भने मुख्य कुरा हुने गर्दछ उनले गाएका धेरै गीतहरू समाजमा एउटा विवादास्मद खालका समाजलाई एउटा सकारात्मक भन्दा पनि नकारात्मक सन्देश दिने खालका जस्तै पहिला जान पाम शिव पहिला जान पाम लगायतका अन्य धेरै गीतहरू रहेका छन् न त उनले वास्तविक लोक कलाकार हुनुको कर्म पुरा गरेकी हुन् नै भन्न सकिन्छ भोलि कसैले सरस्वती लक्ष्मी या पार्वतीलाई नै श्रीमती बनाउन चाहेको गीत बनायो भने समाजलाई त्यो स्वीकार्य हुने कि नहुने यतातर्फ पनि कलाकारहरूले ध्यान भने पक्कै दिनुपर्छ धार्मिक उदारताको अनुचित लाभ उठाउँदै फगत यस क्षेत्रमा टिक्न र चर्चाको लागि बनाइएका यस्ता गीतले नेपाली संस्कृतिको जगेर्ना गर्न सक्दैनन् हिन्दू चेलीहरूले महादेव पति पाऊ भनेर तिजमा व्रत बस्न थाले भने के यो परम्परा के बन्ला महादेव पति पाऊ भन्नु र महादेव जस्तै पाऊ भन्नुमा धेरै नै फरक रहेको छ यही तिजमा अर्को एउटा गीत आइसकेको छ मेरो पिठ्यूमा बेसरी चिलायो ए होइ कनाइदेऊ न भाइ ड्रामा सहितको यो भिडियोमा पुरुष सम्वाद यस्तो छ चिलाएको भए मलाई नै भन्नु म त सोलिडे कनाइदिन्थेँ नि विद्यार्थी यस्ता गीतले तीज परम्परालाई कता लाँदैछन् भन्ने सोच्ने बेला भएको छ यी त केही प्रतिनिधि उदाहरणहरू मात्र हुन् यसै गरी यसपटकको तीजमा आएको पशुपति शर्माको गीत जुन जात जातिसँग सम्बन्धित रहेको थियो त्यो गीतले भने नराम्रो आलोचना खेप्यो फलस्वरूप पशुपति शर्मा आफैले नै सो गीतलाई प्रतिबन्धित गर्नु पर्यो र वर्तमान परिस्थिति हेर्दाखेरि जुन गीत प्रतिबन्ध हुनुपर्ने हो त्यो गीतले प्रतिबन्ध नभएको अनि जुन गीत प्रतिबन्ध नहुनुपर्ने हो त्यो चाहिँ प्रतिबन्ध भएको आभास यति बेला धेरै लोक सङ्गीतका पारखी श्रोताहरूले गरिरहनु भएको छ नेपाली लोकदोरी संस्कृति परम्परा सामाजिक दायित्व धार्मिक मर्यादा नैतिकता र शिष्टतालाई धोती लाएर केवल चर्चा र व्यापारका लागि मात्र उत्पादन भइरहने हो भने त्यस्ता सिर्जनाका सर्जक र प्रस्तुति दिने कलाकारहरूलाई सांस्कृतिक धरोहर नभनी नेपाली कला परम्परा र संस्कृतिका भस्मासुर भन्ने दिन पनि नहोला भन्न सकिन्न यो यही साता बजारमा प्रकाशित हुन लागेको नेपालको सशक्त साङ्गीतिक समाचारमूलक मासिक पत्रिका म्युजिक डायरीबाट यो समाचार हामीले अगाडि बढायौँ तिजमा विकृति संस्कृति ध्वस्त पार्दै धरोहरहरू भन्ने विषयमा यो लोकसङ्गीतको केही जानकारी अगाडि बढायौँ यति बेला भने एउटा भाका सुन्ने बेला भएको छ यो भाकापछि हामी एकैछिन विश्राममा जानेछौँ विश्रामपछि फेरि पनि उपस्थित हुनेछौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँचमै घाट सँगै रहनुहोला छन् कति छन् मेरो आधा जिन्दगी यसरी खान पाछु लाउन पाछु दुःख सुख त्यस्तै हो तर तिम्रो अभाव सधैँ खड्केर छन् मेरो आधा जिन्दगी यसरी नै खाना पाछु लाउन पाछु दुःख सुख त्यस्तै छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया धातु रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द बाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र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 बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तीन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य पाँच पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan dot com मनोरञ्जन केन्द्र किन हो मामा हेरेको हेरै हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरु हेरु लाग्ने सिलिङ रङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall footing cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङ रोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फोर फाइटर इनाद करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सबैका लागि सबैका लागि रेडियो अर्पण एक सय चार पुनः स्वागत छ एकैछिनको विश्रामपछिको यो समयमा तपाईँ यति बेला सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरू जाने कार्यक्रम लोकझनकारको व्यवसायमा हामी जुटिरहेका छौँ र यति बेला फेरि पनि यो जानकारी दिने क्रमलाई अगाडि बढाउन चाहन्छु लोकदोहोरी गीतको विकास रातो किताबमा राखिने भएको छ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर गोविन्द पोखरेलले लोकगीतको विकास समिति योजना रातो राज्यको रातो किताबमा समेट्ने बताएका छन् राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान केन्द्रीय समिति तथा उपत्यका समन्वय समितिले आयोजना गरेको गीत संगीतसँग आबद्ध संघ संस्था समन्वय स्वागत तथा लोकदोहोरी अवार्ड घोषणा कार्यक्रममा बोल्दै पोखरेलले हरेक वर्ष योजना र बजेट बनाउँदा लोकदोहोरीका लागि विशेष कार्यक्रम रातो किताबमा राख्ने प्रतिबद्धता गरेका छन् पोखरेलले सामाजिक परिवर्तनका लागि लोकगीत र दोहोरीले निकै ठूलो सहयोग गरेको बताए उपाध्यक्ष पोखरेलले भने गीतको महत्वलाई बुझेर योजना बनाउँदा रातो किताबमा राखिनेछ प्रतिष्ठान रातो किताबमा पर्नेछ म वाचा गर्छु गोविन्द पोखरेलले लोकगीतले गाउँमा मात्र नभएर शहरमा संस्कृतिको जगेर्ना गरेको उल्लेख गरे पोखरेलका अनुसार लोकगीतले विदेशमा रहेका नेपालीहरूलाई भाइचारा समृद्धि गर्न सहयोग गरेको छ प्रतिष्ठानका पूर्वाध्यक्ष तथा वरिष्ठ गायक प्रजापति पराजुलीले प्रविधिमा जापान र जर्मन लोकतन्त्रमा अमेरिका र बेलायतलाई जित्न नसके पनि लोकसङ्गीत र सारङ्गी मादलले उनीहरूलाई जित्न सक्ने बताए म्युजिक नेपालका निर्देशक सन्तोष शर्माले लोकगीत र दोहोरीको फरक पहिचान भएको बताए शर्माले भने राज्यले यसको विकास र सम्वर्धनको लागि सहयोग गर्नुपर्छ शर्माका अनुसार राज्यले उठाउने करको ठूलो हिस्सा लोकदोहोरीमा छ प्रतिलिपि अधिकार रजिस्टरको कार्यालय रजिस्ट्रार विश्वकुमार केसीले आफ्नो सृजनाको प्रतिलिपि अधिकार अब सर्जकले नै कार्यान्वयन गर्नुपर्ने अवस्था आएको पनि बताएका छन् प्रतिलिपि अधिकार व्यवस्थित गराउन सके सर्जकलाई सजिलो हुने केसीको भनाइ छ प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष बद्री पङ्गिनीले सबैले पत्तो पाउने गरी लोकदोहरीलाई योजना परि पारिदिन आग्रह गरे प्रतिष्ठानका सल्लाहकार राजन लम्सालले सामूहिक भावन भावनामा जाने जोड दिए उनले भने प्रत्येकले कम्तीमा एउटा कर्तव्यबोध गर्ने हो भने परिवर्तन पक्कै पनि हुनेछ उपत्यका समन्वय समितिका अध्यक्ष शिव हमालले लोकदोहोरी अवार्ड घोषणा गरेका थिए रातो किताबमा लोकदोहोरी क्षेत्र सम्बोधन हुने भएपछि सम्बन्धित कलाकारहरू उत्साहित भएका छन् रातो किताबमा उल्लेख भएमा वर्तमान अध्यक्ष चन्द्र शर्माको कार्यकालको सबैभन्दा ठूलो उपलब्धि यही नै हुनेछ हामीले यहाँनिर जानकारी गरायौँ लोकदोहोरी गीतको विकासलाई अब रातो किताबमा राखिनेछ भन्ने शीर्षकको यो समाचारलाई अगाडि बढायौँ र अर्को जानकारी यहाँनिर फेरि विमलराज छेत्रीले ल्याएको तिजको गीतको विषयमा बजारमा तिजका धेरै गीत आएका छन् कोही कोही गीत रेकर्ड हुँदादेखि नै विनोद सुरु भएका छन् कहिले बजार आएपछि टिक्का टिप्पणी खेप्नु परेको छ तिजको मर्म र भावना अनुसार गीत नबनेको भन्दै श्रोता र सरकारवालाले गीतको टिप्पणी गर्दै आएका छन् यसैबीच चर्चित लोकगायक विमल राज छेत्रीले यो तिजमा गाउने भएका ठेट शब्दमा एउटा गीत ल्याएका छन् लरक्कै लर्की यो डाली जुरेली चरीले टेकेर चरक्का यो छाती मरक्कै नाचेको देखेर बोलको गीतमा विमलराज छेत्री र रितु थापाले स्वर दिएका छन् लय तथा शब्द विमलराज छेत्रीकै रहेको छ छेत्रीले भने तिजका गीत यथार्थ फरक र ठेट हुनुपर्दछ त्यसैले मैले त्यस्तै खालको गीत बनाएको हुँ गीतको भिडियो निर्देशन पछिल्लो समयका चर्चित निर्देशक कुमार केसीले गरेका हुन् विगत पन्ध्र वर्षदेखि निर्देशनमा रहेका केसीले भिडियोमा शिवन पोखरेल र रश्मि तमाङलाई कुशल अभिनयमा पनि उतारेका छन् हामीले यति बेला जानकारी दियौँ विमलराज छेत्रीले बनाएको गीतको विषयमा जानकारी र यति बेला अर्को एउटा जानकारी तपाईँको लागि जनगायक जीवन शर्माको पशुपति शर्मालाई समर्थन छ र जीवन शर्माले भने पशुपति शर्मालाई विरोध देखिँदा डराउ झन्डै केही समय अगाडि जुन पशुपति शर्माले बजारमा गीत ल्याए त्यो गीत आफैले प्रतिबन्धित पनि गर्नु पर्यो हामी नेपाली हौ मलाई त्यति थाहा छ यो गीतमा जब यो गीतलाई जीवन शर्माले सुन्नुभयो र जीवन शर्मालाई लाग्यो जाति प्रथा साम्प्रदायिकता र पुरातनवादी हिन्दू परम्पराका विरुद्धमा पशुपति शर्माले चुटिलो प्रहार गरेका रहेछन् गीतको मूलभाव त्यसको दृश्याङ्कन र शब्दहरू हेरिसकेपछि लाग्यो अब यसबारेमा केही बोल्नै पर्छ एउटै जिल्लावासी भए पनि पशुपति शर्मा र जीवन शर्मा बीच कुनै व्यक्तिगत चिन्जानी छैन जीवन शर्मा पशुपति शर्मालाई जान्दछन् त केवल उनैले रचना गरेका लोकदोहोरी गीतहरू मार्फत उनले अहिले ल्याएको हामी नेपाली हौ बोलको यो नयाँ तिजी गीत पूर्ण रूपमा प्रगतिशील रहेको छ पशुपति शर्मा जस्तो लोकदोरीका कलाकारबाट जाति प्रथा साम्प्रदायिकता र पुरातनवादी हिन्दू परम्परामा आधारित कृतिका विरुद्ध यस्तो चोटिलो प्रहार गरेर गीत बनाउनु भएकोमा आफैमा साहसिक कार्य हो भनेर जीवन शर्मा भन्दछन् र साथमा थप्छन् सामाजिक विकृति विसङ्गति र असमानताका विरुद्धमा साङ्गीतिक क्षेत्रबाट यति साहसिक कदम एक प्रगतिशील सांस्कृतिक कर्मीले मात्र उठाउन सक्छ रक्तिम र प्रगतिशील सांस्कृतिक आन्दोलनलाई पर्यावाची शब्दको रूपमा बुझेको पशुपति शर्मालाई रक्तिम कलाकारको आशंका गरिनु अस्वाभाविक पनि थिएन हामी सबै मानिस हौ मिलाऊ हातमा हात सबको रगत रातै हुन्छ कसले ल्यायो जाता युगले एक्काइसौँ शताब्दीमा पाइला टेकिरहेका बेला नेपाली समाजभरि मानिस मानिसका बीचमा पनि छुवाछुत गर्ने पुरातनवादी सोचबाट अझै पनि ग्रसित छ अझै पनि दलित र कथित उच्च जातका युवा युवतीका बीचको विवाहलाई समाजले पचाउन सहिरे सकिरहेको छैन कयौँ ठाउँमा त्यस्ता जोडीहरू गाउँ निकाला पनि भएका छन् पशुपति शर्मा गीतले यही विषयवस्तुलाई उठाएको थियो गीतमा जातीय समानताका लागि आवाज उठाइएको छ राष्ट्रिय एकताको आह्वान गरिएको छ शर्माका गीतबारे रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष तथा जनगायक जीवन शर्मा फेरि भन्नुहुन्छ पशुपतिका अन्य गीतहरूको तुलनामा यो गीतले प्रगतिशील भाव र उच्च प्रकारको राष्ट्रियताको भावना पनि बोकेको छ हामीले यहाँनिर केही जानकारी अगाडि सार्यौँ पशुपति शर्माले ल्याएको यो गीतको विषयमा जीवन शर्माले गर्नुभएको टिप्पणीका केही शब्दहरू हामीले अगाडि बढायौँ आजको लागि भने कार्यक्रम लोक झन्कारको समय सकिने लागेको छ भन्ने इसारा राजबाट मैले पाइरहेको छु तपाईँसँग विधा माग्नुपर्ने हुन्छ भोलि फेरि कार्यक्रम लोक झन्कारहरूको विषयमा तपाईँ हाम्रो भेट हुने नै छ तिनजनासम्म जहाँ रहेर जस्तो जस्तोसुकै अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद प्रविधि कक्षबाट साथ दिने राजलाई धन्यवाद तपाईँकै लोक भाकाको मित्र रामु आचार्य कार्यक्रम लोक झन्कारको विषयबाट विदा हुन्छु नमस्कार ओझेल पारी झर्यो ठिटा गाउँबाडी हाय छाता ओझेल पारी झर्यो ठिटा गाउँबाडी कविता मेलामा छाउँछाउँ नाचनी हो गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण मेरो आफ्नै शान छ मेरो आफ्नै स्टाइल छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास सिसीको डिस्कभर बाइक एक सय को प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा exchange offer genuine spare parts तथा दक्ष र अनुभवी मेकानिकद्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली खैरनी चार मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस सधैँभरि मनैभरि हर्षौमङ्ग छायो काउको दिल लगाई लगाई हँसाउन गाई जात्रा आयो कार्यक्रम र समय सापेक्ष व्यङ्ग्यको समायोजन एकै ठाउँमा